होम रेकर्डको बारेमा आसिया होम रेकर्ड रहेको छ हाम्रै टाढी बजार अनि शाखा कार्यालय रहेको छ नारायणगढको मेन रोडमा तपाईँ आफ्नो घर अफिस कुनै पनि वित्तीय संस्थाको निर्माणपछि कोठालाई के कसरी सजाउने भन्ने बारेमा चिन्ता लिँदै हुनुहुन्छ भने अब ढुक्क हुनुहोस् किनकि आसिया होम डेकरले ल्याएको छ कोठा सजावटमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू आसिया होम डेकरमा तपाईँले पाउन सक्नुहुन्छ डोर म्याट पर्दा पर्दाका डन्डी कुसन कुसन कभर फोम सोफाका खोल जस्ता सामग्री जसको प्रयोगले तपाईँको आफ्नो कोठा सजाउने सपना पुरा हुनुका साथै सो सामानको प्रयोगबाट वर्षौँसम्म ढुक्क हुन पनि सक्नुहुन्छ फेरि पनि भन्न चाहन्छु कोठा सजा सजावटका सामग्रीको लागि विश्वासिलो एवं भरपर्दो आसिया होम डेकोर नै रोजौँ र सम्पर्कको लागि नम्बर पनि नोट गर्नुहोला nine eight four five one four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 हप्ता प्रोग्राम पप ग्यालरीमा आर्टिस्ट अफ द विकको भोकलमा रहेको यो मेलोडियस पप सङ तिम्रा आँखाहरू झिमिक्क झिमिक्क गर्दथे ताराहरूसँग ताल मिलाई र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि र बत्ती पनि आजकल बत्ती निभाएरै बस्ने गर्दछु म आजकल आजकल बत्ती निभाएरै बस्ने गर्दछु म दुनियाँसँग अनेक न्यु खोज्दछु म तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि तर पनि आजकल बिहान घाम उदाउँछ राति ताराहरू चम्कन्छन् र बजारमा छ्याप छ्याप्ती सोमरस पाइन्छ कहिले कहिले खाइन्छ रमाइन्छ अनि भुलाइन्छ पनि सकेको क्लोज फ्रेन्ड आजकल बत्ती निभाएर बस्न रुचाउने गायकको भोकलमा रहेको प्रोग्राम पप ग्यालरीमा फर्स्ट पप म्युजिक सङ्ग सुनाइसकेको छु र तपाईँले पनि हनुमान लगाइसक्नुभयो होला आर्टिस्ट अफ द विक को हुन् भनेर अफकोर्स तपाईँको गेस एकदमै मिलेको छ उनी हुन् नेपाली साङ्गीतिक क्षेत्रमा पीर्थ गर्ने भिन्नै शैलीमा गीत गाउन रुचाउने गायक योगेश्वर अमाते आउनुहोस् एकैछिन चर्चा गरौँ हुने गायक योगेश्वर अमाथेको प्रोग्राम पप ग्यालरीको आर्टिस्ट अफ द विकमा नेपाल चलचित्र सङ्घका पहिलो अध्यक्ष भुवनेश्वर अमात्य र नेपालकै पहिलो स्टाफ नर्स लामो अमात्यका सन्तानको रूपमा सन् नाइन्टिन सिक्सटी फोर अप्रेल थ्रीमा काठमाडौँको प्रसुति गृहमा जन्मेका योगेश्वर अमात्यको पर्सनल लाइफको बारेमा चर्चा गर्नुपर्दा उनी आफू आफैलाई सिम्पल र लेजी पर्सनालिटीको रूपमा लिन्छन् तपाईँ गायक नभएको भए कुन पेसामा योगेश्वर अमात्यलाई चिन्न पाइन्थ्यो भन्ने प्रश्नमा उनी उत्तर दिन्छन् जोएलार त्यसो त गायकी बाहेक उनी ज्वेलर पेसालाई पनि अँगाल्दै आएका छन् उनी सिङ्गिङ बाहेक नेवारी र कन्टिनेन्टल फुड पकाउन रुचाउँछन् श्रीमती मङ्गल अमात्यसँग वैवाहिक जीवन बिताउँदै आएका अमात्य फुर्सदको समयमा साथीहरूसँग लेट नाइट बारमा बसेर गीत गाएर आनन्द लिन मन पराउँछन् क्षेत्र प्रताप अधिकारीको लिरिक्स न्यु बजाएको म्युजिक रहेको नेपाली पप सङ्ग जसमा क्षेत्र प्रताप अधिकारीले भनेका छन् यो गीतलाई योगेश्वर मातेले नाइटैदेखि गाएका छन् अबको क्रममा प्रोग्राम पप ग्यालेरीमा सुनौ न्यु बजाएको म्युजिक क्षेत्र प्रताप अधिकारीको लिरिक्स र योगेश्वर मातेले नाइटैदेखि गाएका नेक्स्ट नेपाली पप सङ्ग क्या भयो छैनौ तिमी जुनेलीमा छैनौ तिमी घाम छायामा छैनौ अर्पण एक से चार थुपलो पांच मेगा हर्ट महत्वपूर्ण कागजात सहितको पर्स हराएको सूचना जुटपानीदेखि क्लब चोक आउने क्रममा भरत बहादुर साईको नाममा रहेको आइडी कार्ड नागरिकता लक्ष्मी बैङ्कको चेकबुक एटिएम कार्ड एवं महत्त्वपूर्ण कागजपत्र सहितको पर्स यही असार एक्काइस गते अपरान्न चार बजेदेखि हराइरहेको हुँदा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय रेडियो अर्पणको कार्यालय साथै अन्ठानब्बे त्रिचालिस बाइस शून्य एक सय तेह्रमा सम्पर्क गरिदिनु हार्दिक अनुरोध गर्दछौ साथै फेला पारी बुझाउनुहुने गर्ने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ खुसी जीवन सुखी परिवार सुनौलो भविष्य र सुरक्षित बचतको लागि विश्वासिलो आधार एभरेस्ट ब्याङ्क लिमिटेड अब नारायणगढ हुँदै पूर्वी चितवनको पर्सा बजारमा पनि एभरेस्ट ब्याङ्क लिमिटेडमा रु एक सयमा खाता खोल्नुहोस् र एटिएम कार्ड सुत्तीमा लिनुहोस् ब्याङ्कका विशेषताहरू भारतमा दुःखले कमाएको पैसा पन्जाब नेसनल ब्याङ्क मार्फत सजिलै र सुरक्षित रूपमा तपाईँको आफ्नो खातामा जम्मा गर्न सकिने साथै संसारभरिबाट एभरेस्ट रेमिट मार्फत पठाएको रकम सजिलै भुक्तानी पाइने साथमा भारत पैसा पठाउन सकिने देशभरका एभरेज ब्याङ्कको पचासवटा शाखा मार्फत सजिलै रकम पठाउन र जम्मा गर्न सकिने सर्वसुलभ दरमा घर कर्जा शैक्षिक व्यवसायिक लगायत कृषि कर्जा अत्याधुनिक एसएमएस ब्याङ्किङ ब्याङ्किङ लकर सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस्ट ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छपन्न पाँच बयासी नौ सय साठी मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय चितवनको सूचना अर्को संविधान सभा सदस्यको निर्वाचनका लागि मतदाता हुन दुई हजार सत्तरी असार मसान्तसम्म अठार वर्ष उमेर पुरा भएको हुनुपर्ने र उक्त निर्वाचनमा मतदाता गर्नका लागि सोही मितिभित्र आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिसक्नु पर्ने गरी मिति तोकिएको हुँदा हालसम्म पनि कुनै कारणवश नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र सहित आफै उपस्थित भई आफ्नो नाम दर्ता गर्नु जिल्ला निर्वाचन कार्यालय चितवन सबैमा हार्दिक अनुरोध गर्दछ कतै तपाईँको नाम दर्ता गर्न छुट त भएको छैन फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति दुई हजार सत्तरी आषाढ मसान्तसम्म जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार उनासत्तरीमा विशिष्ट श्रेणी लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवामा शैक्षिक सत्र दुई हजार सत्तरीका लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई हजार सत्तरी असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भरिनेछ कक्षा एघारको कक्षा सञ्चालन दुई हजार सत्तरी असार सत्ताइस गते कक्षा बाह्रको कक्षा सञ्चालन असार तेइस गतेदेखि प्राचार्य जनजागृति उच्च मावि पिठुवा चितवन फोन शून्य छपन्न पाँच साठी छ सय पैसठी घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई तपाईँ हाम्रै पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी एटिच्युड मल्टी लर्निङ एकाडेमीको अत्यन्त जरुरी सूचना हाम्रो यस एटिच्युड मल्टी लर्निङ एकाडेमीले विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै पठन पाठन अझै राम्रो व्यवस्थित र सहज वातावरणमा गराउनको लागि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 रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता छोराको बिहेका लागि घरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला Chaudhary photo and video mixing सेन्टरलाई फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय video shooting offline online digital video mixing editing telefilm film बनाउनु परेमा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 सामानको प्रयोगबाट वर्षौँसम्म हुन सक्नुहुन्छ फेरि पनि भन्न चाहन्छु कोठा सजावटका सामग्रीको लागि विश्वासिलो एवं भरपर्दो आसिया होम डेकोर नै रोजौँ र सम्पर्कको लागि फोन नम्बर मोबाइल नम्बर पनि नोट गर्नुहोला अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस र अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस र अन्ठानब्बे चार त्रिपन्न बयालिस आठ सय सतहत्तर यो त रह्यो प्रोग्राम पफ ग्यालरीलाई स्पोन्सर गर्ने आसिया होम डेकोरको बारेमा अब भने तपाईँमा आज फेरि पनि इन्फर्मेसन दिइरहेको छु आज मैले तपाईँहरूको माझमा गीत र जीवनलाई आफ्नै हेटौँडाको गायक हुन् उनी थाहा छ तपाईँलाई योगेश्वर अमात्यको बारेमा इन्फर्मेसन दिइरहेको छु योगेश्वर अमात्यले नेपाली म्युजिक मार्केटमा धेरैभन्दा धेरै हिट सङ्गहरू लिएर आएका छन् धेरै भनेर धेरै भन्न पनि मिल्दैन उहाँको रेकर्डिङ सङ्घहरू भने कम छन् जस्तै आजसम्म दसैँ आयो हैरान हेर्न आऊ जब सन्ध्या हुन्छ जता हेऱ्यो उतै देख्छु झ्यालबाट हेरेर क्या बोर भयो केही बेर अगाडि सुनिसकेका पनि छौँ यो सङ्घ केही गरम लैजाचरी लोग्ने मान्छे भएर मरे पनि मेरो देश मलाई राम्रो लाग्छ मुसु मुसु पानी मुनि ढुङ्गामा नबोले त नबोले नो उमन नो क्राई शान्ति लुकाउ कहाँ वाक दिक्क सिन्धुली गढी जस्ता धेरै हिट गीतहरू मार्केटमा छन् जति गाउँछन् त्यति हृदयदेखि नै गाउँछन् र हिट हुने क्रममा हुन्छन् योगेश्वर अमात्यको सङ्ग अब फेरि पनि राख्दछु प्रोग्राम फप ग्यालरीमा नेक्स्ट सङ्ग लैजाचरी बाई योगेश्वर अमात्य यो गीत वर्ग केटीहरूको भावनामा रचनाकार दिनेश अधिकारी केटाले रच्नु भएको साथी न्यु बज्राचार्य केटाले सङ्गीत फलाउनु भएको साथी जेम्स प्रधान केटाले अरेन्ज गर्नुभएको भाइ अराज केशव रेकर्डिङ गर्दै हुनुहुन्छ र म केटा गाउने प्रयास गर्दैछु भुल भए माफ कुरा सुन्छु नाना थरी गाठो परिच्छ छाती भरी बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको già torino भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो for ever and for all radio Arpan hundred four point five mega hertz र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ W W W dot radio Arpan dot कमलाई लगन गरेर जहाँ इन्टरनेटको सुविधा छ त्यो जुनसुकै कुनाबाट पनि सुन्न सक्नुहुन्छ र सुनिराख्नु भएको छ program pop gallery sponsor by Asia home record आज मैले तपाईँहरू माझमा नेपाली पप आर्टिस्ट योगेश्वर अमात्यको इन्फर्मेसन दिइरहेको छु योगेश्वर अमात्यको म्युजिकल करियरको कुरा गर्नुपर्दा साङ्गीतिक यात्रा कुनै औपचारिक ट्रेनिङ बिना नै सुरुवात भएको थियो उनको उनको परिवारमा कुनै सदस्य पनि म्युजिक ब्याकग्राउन्डमा थिएनन् साथीहरूसँग बारमा बसेर गीत गाउँदा जति फिलिङ्स आउँछ उनको गीतमा त्यति रेकर्डिङको क्रममा नआउने उनको भनाइ छ बारमा मात्र गीत गाउन रुचाउने अमात्य साथीहरूको करै करले सन् नाइन्टिन नाइन्टी एटमा करले नामक एल्बम निकालेका थिए त्यसो त उनलाई रेकर्डिङ गर्दा उनको फिलिङ्सको एक तिहाई फिलिङ्स मात्र आउने योगेश्वर रमाते बताउँछन् त्यही रेकर्डिङ मन नपराउने स्वभाव भएर होला उनको त्यति धेरै गीत नयाँ गीतहरू बजारमा आउँदैनन् पृथक शैलीको गीतकै कारणले लाखौँ श्रोताको ढुकढुकी बन्न सफल योगेश्वर अमेत्यको पहिलो गीत भने जब सन्ध्या हुन्छ नै थियो उनले दोस्रो सन् टु थाउजन्ड टूमा अहिले चाहिँ द्रव्यको आसमा नामक एल्बम रिलिज गरेका थिए त्यस्तै गरी सन् टु थाउजन्ड एटमा उनको बेस्ट अफ मी एल्बमको रिलिजसँगै उनको पहिलो गीत जब सन्ध्या हुन्छलाई रिमेक गरेका थिए वेल फ्रेन्ड आज भने प्रोग्राम पप ग्यालरीबाट टाटा बाई बाई भन्ने बेला भइसकेको छ कन्ट्रोल रुमबाट सल्लाह दिइरहेका छन् टेङचेन पार्टनर राजले अब भने तपाईँहरू माझबाट छुट्टिनु पर्ने हुन्छ यतिन्जेलसम्म radio Arpan hundred four point five mega hertz र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमलाई लगन गरेर सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति thank you very much control रुमबाट टेक्निकल्ली सपोर्ट गर्नुहुने आज निकै नै चम्किराख्नु भएको पनि छ टेन्सन पार्टनर राज उहाँलाई पनि हटली थ्याङ्क यू र अब भने वेल हजुर भन्नुपर्ने हुन्छ धन्यवाद दिनुपर्ने हुन्छ आभार व्यक्त गर्नुपर्ने हुन्छ प्रोग्राम पप ग्यालेरीसँग सहकार्य गर्ने आसिया होम डेकरप्रति फेरि पनि आभार व्यक्त गर्दै तपाईँको दिलको साथी राजन दिल गुरुङ प्रोग्राम पप ग्यालरीबाट अन्त्यमा योगेश्वर अमात्यकै आवाजमा राष्ट्रभावले ओतप्रोत भएको सङ्घ मलाई प्यारो लाग्छ छाड्दै तपाईँको दिलको साथी राजन दिल गुरुङ प्रोग्राम पप ग्यालरीबाट टाटा बाई बाई भन्छु हवस् त नमस्ते हेभ अ ग्रेट टाइम का लागि सुन हजुर